कविता गजल गीत अनि सङ्गीतको पारखी मान्छे म सम्भवतः लेख्न गाउन र वाचन गर्न पनि उत्तिकै मन पराउँछु त्यसो त मेरो फुर्सदका अधिक समयहरू यसरी नै बित्ने गर्छ लामो समयपछि हितैसी साथी रामबहादुर गुरुङ स्मृति रोगीजीको एउटा कविता मेरो वालमा देखा परेको छ हो आज यही कविता वाचन गर्दैछु स्मृति रोगीजी लेख्नुहुन्छ म बहकिन्छु कवितासँगै थालेको डाकसँगै बस्तीहरू बिउजेर टुकीहरू बल्न थालेपछि आमा भन्ने गर्नुहुन्थ्यो बिहान भयो बाबु उठेर पढ मिठो निन्द्राले मस्तसँग माया गर्दा गर्दै मायालाई कठोरतापूर्वक छड तारेर बिउजदा माताका ममतामय हातहरू मलाई छकछकाइरहेका हुन्थे आध्यात्मिकताबाट विकसित सिकाइ शैलीको अनुसरण गर्दै केही शैक्षिक रटान पश्चात खोरियाबारीको भिरबाट एक भारी घाँस ल्याइसकेपछि हतार हतार उसिनेका खाद्यान्नहरू पेटभित्र छछल्काउँदै सरस्वतीको मन्दिर पुग्थ्यौँ र सामूहिक भजनगान प्रारम्भ हुन्थ्यो शिक्षाका धर्मगुरुहरू आफ्नो धर्मको पालना गर्दै प्रवचन दिन्थे बुर्जुवा शिक्षाको बासी भइसकेका ती प्रवचनहरूमा सूत्र साध्य र सिद्धान्तका भजनहरू हामी खुप गणितमा अङ्क गणितीय बीज गणितीय सूत्रहरू त्रिकोणमितीय अध्यायभित्रका साइन कस्टेन लगायत अन्य सूत्र सञ्जालहरू अनि त्यस्तै ज्यामितीय साध्य सिद्धान्तहरू कपलक्कै मिल्थ्यौँ नेपाली र अङ्ग्रेजी जस्ता भाषिक विषयका व्याकरणीय संरचना सङ्गति र प्रयोगहरू साहित्यका शीर्षकदेखि समाप्तिसम्मका रचना लेखहरू बुझेर होइन घोकेर सिक्थ्यौँ विज्ञानमा भौतिक विज्ञानका बल गुरुत्वाकर्षण र चाल सम्बन्धी सर आइजेक न्युटनका चाप सम्बन्धी पास्कलका धारा विद्युत र चुम्बकत्व सम्बन्धी माइकल फारडेका अनि नाप यन्त्र ध्वनि ताप तथा विशिष्ट ताप धारण र क्षमता र विद्युत चुम्बकीय तरङ्गका नियम सिद्धान्त र सूत्रहरू खुब र दिन्थ्यो त्यस्तै रासायनिक विज्ञानका तत्त्व अणु संयोजतादेखि यौगिकका आणविक सूत्र समीकरण हुँदै विभिन्न ग्यासहरूको प्रायोगिकदेखि औद्योगिक उत्पादनसम्मका विधिहरू कालो पार्टीको चित्रमा जनाइन्थ्यो त्यसै गरी जीव विज्ञानमा जीवहरूको वर्गीकरण इन्भर्टिब्रेट्सदेखि भर्टिब्रेट फाइरमदेखि फाइबरसम्म लगायत कोषदेखि क्रोमोजमसम्म अनि कोषको विभाजन हुँदै उत्परिवर्तनसम्म आइपुग्दा अनुकूलताका क्षमताहरू विकसित गर्दै जैविक इतिहास अगाडि बढ्दा चार्ल्स डार्बिनका क्रम विकासका क्रममा घटलाग्दा सिद्धान्तहरू खुब पढिन्थ्यो भू तथा ज्योतिष विज्ञानका भू उत्पत्तिदेखि ब्रह्माण्डसम्म सौर्यमण्डलदेखि तारापुञ्ज कालो छिद्रसम्म अनि दिन महिना वर्षहरूसम्म लगायतका यावत अध्ययनहरू पूर्णता जोगीको अपेक्षा गर्दै आजसम्म पनि मानस्थलबाट मेटिन मान्दैनन् त्यसपछिका शिक्षाले बिराएका बाटाहरूमा भेटिएका अर्धशास्त्रदेखि लेखा व्यावसायिक गणित हुँदै वित्तीय एवं मानव संसाधन व्यवस्थापन र प्रोजेक्ट म्यानेजमेन्टसम्म आइपुग्दाका ती आला पश्चातहरूले हिँड्दा हिँड्दै अध्ययारोमा पुग्दा बाल्न नसकेको ज्योति न निभ्यो न जल्न सक्यो यद्यपि निकम्मा अव्यावहारिक अवैज्ञानिक बुर्जुवा शिक्षाले पीडित भएकाले राहत स्वरूप बाँडेका प्रमाणपत्रका चाङ एकातिर थम्क्याएर खाडीको खडिरीमा खबुस खाँदै खङ्ग्रङ्ग परेको खोस्ट शरीर पसिनाले नुहाएर लुचुक पाउँदै हन्दुरिल्ला माफी मुस्किला मुदिर जस्ता फुटे फुटेका अरबी भाषाहरूमा बोल्दै बडो आज्ञाकारी भएर मरुभूमिको तातो र रातो बालुवामाथि गैँची र बेलचा बजारिरहेछु त्यही गैँचीको कोणी खनाईमा त्रिकोण मितीय र ज्यामितीय सूत्र साध्यको प्रभावकारिता खोजिरहेछु बेलचाका भिङहरूमा मोमेन्टको नियम दाजिरहेछु लागेको बलमा यफ हिस्कल टु एमएको सूत्र सजाइरहेछु अनि पाकेका मस्तिष्कका स्नायु नसाहरूमा आउने विचार सोच र अधुरा कल्पनाहरूमा इ स्क्वायर टु एमसी टूको सूत्र लगाउँदै गरेको हिसाबमा हिसाब नमिले पनि एसीको चिसो आनन्दमा मस्त निधाइरहेको हुन्छु अचेल कहिलेकाहीँ मेरा मन अनि मस्तिष्कहरूमा टोनी भुजानहरू विश्व प्रसिद्ध युजर हेड लिएर आउनेछन् आउने गर्छन् र मलाई पुस्तक देखाउँदै जीवनको लामै कालखण्ड लगाएर मैले लगाएको मेहनतको शिक्षा र पाठ्यक्रममा त्रुटि देखाउँदै सोध्न थाल्छन् तैँले पढेको शिक्षामा मस्तिष्क सम्बन्धी खास त्यस्तो केही थियो जसले सिक्ने सोच्ने र स्मरण गर्ने तरिकामा मद्दत गर्थे म आश्चर्य मान्दै भन्न बाध्य हुन्छु सायद थिएन होला त्यस्तो त ऊ सोध्न अझ अगाडि बढ्छ तैँले हासिल गरेको शिक्षाको शैक्षिक पाठ्यक्रममा मस्तिष्क र स्मरण शक्तिले कसरी कार्य गर्छ भन्ने कुरा उल्लेख गरिएको थियो तैँले अध्ययन गरेका शैक्षिक संस्थाहरूमा अध्ययन गर्ने र सिक्ने अनेकौँ टेक्निकल तरिकाहरूबारे केही सिकाइएको थियो के क्षमता एकाग्रता र कल्पना र धारणाको बारेमा विश्लेषणात्मक पाठ्यवस्तु समावेश गरिएको थियो तैँले अपनाएको शिक्षा प्रणालीमा के तैँले आजसम्म सोच्ने प्रक्रिया र रचनात्मकताको बारेमा पढिस् लगायत थुप्रै के के सोध्दै थियो मैले केही बुझिनँ मात्र चुपचाप अबोध बालक चाहिँ गएर छैन भन्ने अर्थमा शिर हल्लाइरहे बस हल्लाइरहे